कुखुराका धेरै ठाउँमा पाकेर भित्र्याउने बेलाको गहुँ बाली असिनाले सखा भोकमरी थपिने भन्दै पीडित किसानहरू चिन्तित भित्री मधेस बाढी तथा पहिरो पीडितको पुनर्वासका लागि तीन करोड रुपियाँ निकासा बजेट फिर्ता जान नदिन पुनर्वास कार्यक्रमलाई चाँडो सुरु गर्न आग्रह आनन्द बजार घटनापछि सीमाविदको टोली कञ्चनपुरमा पुरानै सीमा कायम राखिनुपर्ने नेपाली पक्षको अडान र रङ्गुन खोला जलाधार क्षेत्रको प्रोफाइल निर्माणका लागि छलफल कैलालीको सुदूरपूर्वी क्षेत्रका कृषकहरू चैते धान रोपाईमा व्यस्त प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिमका पहाडी जिल्लामा भारी वर्षासँगैको ठूलो मात्रामा परेको असिनाले पाकेर भित्र्याउने बेलाको गहुँबारी सखा पारेको छ लगातार तीन दिन परेको भारी वर्षा र असिनाले डडेलधुवा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा कृषिबारीमा क्षति पुगेको हो वर्षा र असिनाले गहुँ आलु लगायतका अन्न र तरकारी बालीमा क्षति पुर्याएको जिल्ला कृषि विकास कार्यालय डडेलधुवाले जनाएको छ भित्राउने बेलामा गहुँका बोटहरू असिनाले ढालिदिएको छ ठूलो मात्रामा परेको असिनाले जिल्लाका गहुँ लगाइएका जसो सबै क्षेत्रमा क्षति पुगेको छ जिल्लाकै गङ्खेतमा गहुँका बोटहरू काम नलाग्ने गरी ढलेको स्थानीय टेक बहराले जानकारी दिएका छन् यता सदरमुकाम नजिकै रहेको घटाल स्थान क्षेत्रमा पनि गाउँपालिमा आसिनाले ठूलो क्षति पुर्याएको पीडित किसानले बताएका छन् यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका अन्तर्गत वडा नम्बर चार र पाँचमा असिनाको कारणले भित्र्याउनै लागेको गहुँबाली तरकारी र फलफूल सखाप हुँदा किसानलाई ठूलो क्षति पुगेको गन्यापधुरा गाउँपालिकाबाट हाम्रा संवाददाता टंकराज पनेरूले जानकारी दिएका छन् यसै गरी डडेलधुराको तरकारीको पकेट क्षेत्र मानिने बगरकोट आठ ऐडुङ्ग्रामा करिब बत्तीस परिवारले लगाएको अन्नबार बाली तरकारी र फलफुलमा पनि क्षति पुगेको बगरकोटबाट पीडित किसान गणेश बुढारले जानकारी दिएका छन् यस्तै डडेलधुवाको आलिताल गाउँपालिकाको एक र तीनमा पानी र असिनाले गहुँ र तरकारी बालीमा क्षति गरेको स्थानीय राम खड्काले जानकारी दिएका छन् यसैगरी भागेश्वर गाउँपालिकाको वडा नम्बर चारमा लाकम घिमला अरेडुङ्ग्रा बगरकोट लगायतका क्षेत्रमा गहुँ मसुरो तरकारी फलफूल लगायतमा क्षति पुगेको स्थानीय गणेश बुढारले जानकारी दिएका छन् बाली नाली सखा भएपछि स्थानीय कृषक कृषकहरू निकै संकटमा परेका र जिल्ला कृषि विकास कार्यालयसँग पीडित कृषकहरूले क्षतिपूर्तिका लागि माग गरिरहेका छन् केही महिना खानालाई पुग्ने गहुँ यसपालि असिनाले सखा पारिदिएपछि किसानमा भोकमरी थपिने चिन्ता बढेको छ यस्तै बैतडी अछाम बाजुरा बझाङ र डोटीका उच्च पहाडी क्षेत्रमा पनि वर्षा र असिनाले बाली नालीमा क्षति पुर्याएको जनाइएको छ उता अछाममा पनि हिजो बिहान हाउरीसँगै परेको सिना पानीले ठूलो क्षति पुर्याएको छ अछामको पूर्वी क्षेत्र विनायकमा रहेको तीन कोठे प्रहरी चौकीमा क्षति पुर्याएको छ भने प्रहरी चौकीको टिनको पाता उडाएको छ भने त्यहाँको रहेको सोलर सेट टिभी तथा टेलिफोनमा क्षति पुगेको छ कुनै मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुर्याएको प्रहरी चौकी विनायकका प्रहरी सहायक निरीक्षक सत्यचन्द्र एमसीले जानकारी दिएका छन् हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको छ विनायकमै रहेको एक प्राविको छाना हुरीले उडाएको छ भने पाक्न लागेको गहुँमा एक्कासी असिना पानी पर्दा कृषकलाई ठूलो क्षति भएको छ त्यस्तै अछामकै सामुदायिक रेडियो पञ्चदेवल एफएमको टावरमा चट्याङका कारण क्षति पुग्दा प्रसारण सेवा बन्द भएको छ डडेलधुराको भित्री मधेस क्षेत्र जोगबुडा शीर्षकका बाढी तथा पहिरो पीडित परिवारको पुनर्वासका लागि तीन करोड रूपियाँ निकासा भएको छ पीडितले विगतका वर्षझै बजेट फिर्ता जान नदिन पुनर्वास कार्यक्रमलाई चाँडो शुरू गर्न आग्रह गरेका छन् पुनर्वासमा ढिलाइका कारण जोगबुडा शीर्षकका चौरानब्बे पहाडी पहिरो पीडित परिवारको बास दस वर्ष यता जंगलमा रहेको छ आएको बजेट भनी कार्यान्वयनमै नआई वर्षेनी फिर्ता जाने गरेको छ बाढी पहिरो पीडित संघर्ष समितिका अध्यक्ष प्रजापतिनाथले यसपटक बजेट फ्रेज हुन नदिन सम्बन्धित निकायसँग पुनर्वास कार्यक्रम चाँडो कार्यान्वयन गर्न माग गरिरहेको बताएका छन् उनका अनुसार चुकबुडाका उनासाठी परिवारका लागि आर्थिक वर्ष दुई हजार छैसठी सडसठीमा नब्बे लाख बजेट निकासा भएको थियो त्यसबेला आर्थिक वर्षको अन्तिम महिनामा बजेट निकासा भएको थियो उनले भने पुनर्वास प्रक्रिया लामो र काम गर्ने समय छोटो भएको भन्दै बजेट बजेट फिर्ता भयो दोस्रो पटकको बजेट सरकारी निकायबीच समन्वय अभावमा फ्रिज भएको उनले बताएका छन् पुनर्वास कार्यक्रम कार्यान्वयन समितिले दुई साल जेठमा कैलालीमा जग्गा खरिद गर्ने निर्णय गरेको थियो त्यसैका आधारमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले जग्गा खरिद बोलपत्र आह्वान गरेको थियो बोलपत्र अनुसार कैलालीको हसुलियामा शिवकुमार डगौराको छ बिघा जग्गा प्राप्त भएको थियो तर नापी कार्यालयले उपयुक्त नभएको भनी खरिद प्रक्रिया रोकिएको पीडितले बताएका छन् आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी रहेको छ कार्यान्वयनमा ढिलाइ भए यो बजेट पनि फ्रिज हुन्छ नाथले भने त्यसैले सरोकारवाला निकाले चाँडो कार्यान्वयन गरोस् भन्ने हाम्रो माग हो शहरी विकास तथा भवन निर्माण डिभिजन डोटीका प्रमुख झपरसिंह विश्वकर्माले चैतमा बजेट निकासा भइसकेकाले केही दिनमै काम सुरु गरिने बताएका छन् उनका अनुसार पहिलो चरणमा पुनर्वास कार्यक्रमका लागि एक जना अधिकारी तोकेर जग्गा खोजी तथा खरिद लगायतका काम सुरु गरिनेछ दोस्रो चरणमा पीडित परिवारलाई घरवासका लागि जग्गा दिइनेछ कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्द बजारमा गत फागुन छब्बिस गते एकजनाको जान जाने गरी भएको सीमा घटनापछि नेपाल र भारत बीचको सीमा निर्धारणका लागि सीमाविदको टोली कञ्चनपुर आइपुगेको छ समितिले त्यहाँ पुगेर शहीद गोविन्द गौतम सीमा सङ्घर्ष समितिसँग अन्तर्क्रिया गरेको छ अन्तर्क्रियाका क्रममा टोलीले दुई हजार बाहन्न र दुई हजार चौपन्न साल बीचको दुई देश बीच भएको सीमा सम्झौता अनुसार नै सीमा निर्धारण हुने बताएको तर सङ्घर्ष समितिले भने वास्तविक पुरानो सीमा कायम गर्नुपर्ने नभए थप सङ्घर्षका कार्यक्रम जारी राख्ने कुरा राखेको सङ्घर्ष समितिका सचिव कुलप्रसाद धितालले जानकारी दिएका छन् सीमामा आफ्नो मातृभूमिको लागि लड्दा छोराले शहीद हुनु परेको हुनु परेकाले शहीदको सपना खेर जान नहुने धारणा शहीदका परिवारको रहेको छ नामको मात्र शहीद नबनाउने नबनाउन परिवारका सदस्यको आग्रह रहेको छ गत फागुन छब्बिस गते सीमामा भएको घटनामा भारतीय एसएसबीको गोली प्रहारबाट नेपाली युवा गोविन्द गौतमको ज्यान गएको थियो उनलाई सरकारले शहीद घोषणा गरिसकेको छ घटना पश्चात सीमा क्षेत्रमा हुने गरेका भारतीय ज्यादती भने न्यून भएको छ हाल सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ जनताको सुरक्षाका लागि भन्दै स्थानीयले घटनास्थल नजिक स्थायी रूपमा सशस्त्र प्रहरीको बेस क्याम्प राखिनुपर्ने माग राखे पनि अहिलेसम्म आधिकारिक रूपमा क्याम्प भने स्थापना हुन सकेको छैन तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघर्च र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ बैतडीको डोगडा केदार गाउँपालिका वार्ड नम्बर तीन श्रीकोट खिरे गाउँका महिलाले जसले गाउँमा पानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाए उसैलाई स्थानीय तहको निर्वाचनमा भोट दिने बताएका छन् खानेपानीको अभावमा रातभर जागराम बस्नु परिरहेको र गाउँमा पानीकै झगडा समेत हुने गरेकाले आफूहरूको मुख्य माग खानेपानी रहेको स्थानीय शान्तिनाथले बताएकी छिन् अहिलेसम्म नेताहरूले झुटा आश्वासन मात्रै दिने गरेकाले अब पानीको व्यवस्था गर्ने लिखित प्रतिबद्धता गर्ने नेतालाई भोट दिने उनले बताएकी छन् नेताहरू चुनावको बेला मात्रै गाउँघरमा पुग्ने पनि अन्य बेला मतलब नगर्ने गरेको दोगडा केदार गाउँपालिका वार्ड नम्बर तीनका स्थानीय गोमती विष्टले बताएकी छिन् आफ्नो गाउँको विकास गर्ने नेतालाई मात्रै भोट दिने उनले बताएकी छिन् बीस वर्षपछि स्थानीय तहको निर्वाचन भइरहेकाले सबल नेतृत्व चयन गर्नुपर्नेमा स्थानीय बासिन्दाहरूले जोड दिएका छन् डडेलधुराको भित्री मधेस क्षेत्रमा पर्ने रङ्गुन जलाधार क्षेत्रको प्रोफाइल निर्माणका लागि सरोकारवालासँग हिजो जिल्ला सदरमुकाममा परामर्श गरिएको छ जलीय प्राकृतिक सुधार कार्यक्रम अर्थात् पानी परियोजनाको आयोजनामा जिल्लास्थित बहुसरोकारवालाहरूसँग परामर्श गरिएको हो यो कार्यक्रम महाकाली कर्णाली र राप्ती नदी बेसिन अन्तर्गत पर्ने मध्य र सुदूरपश्चिमका चौबिस जिल्लामा केन्द्रित रहेको छ यता डडेलधुराको साबिका आलिताल गाङखेत र जोगबुडा शीर्ष गाविस र डोटीको छतिवनमा सो कार्यक्रम सञ्चालनमा रहेको छ यो परियोजना अमेरिकी सहयोग नियोगको आर्थिक सहयोगमा सञ्चालनमा आएको हो यसले जलाधार क्षेत्रलाई प्रवेश बिन्दु मानेर कार्यक्रम गरिरहेको छ स्रोत व्यवस्थापनमा निर्भर रहेको नेपालको समावेशी आर्थिक विकासको प्रक्रियालाई सहयोग पुर्याउन जलीय जैविक विविधता संरक्षण र जलवायु परिवर्तन अनुकूलनका माध्यमद्वारा पानीको बहुउपयोग र बहुउपभोक्ताहरूको व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने यसको मुख्य लक्ष्य रहेको परियोजनाका क्षेत्रीय कार्यक्रम निर्देशक भास्कर भट्टराईले कार्यक्रममा जानकारी गराएका थिए बहुस्रोकारवालाहरूसँगको परामर्श गोष्ठीका सहभागीहरूले स्थानीय सवालका बारेमा जानकारी गराएका थिए कार्यक्रममा सहभागीहरूले परियोजना सञ्चालन भएका साबिका गाविसहरूमा हुने प्रकोपको बारेमा कार्यक्रममा जानकारी गराई प्रोफाइल तयार पार्न सुझाव दिएका थिए साबिकका आलिताल नेपाल जोगबुडा शीर्ष र गाङ्केत गाविसका धेरै क्षेत्रमा बाढी पहिरो र खानेपानीको समस्याहरूको बारेमा जानकारी गराएका थिए यस्तै कार्यक्रममा सहभागीहरूले परियोजना सञ्चालन भइरहेको क्षेत्रमा विभिन्न सङ्घ संस्थाहरूले गरेका कामहरूको बारेमा समेत जानकारी गराएका थिए सबैभन्दा धेरै परियोजना सञ्चालन भएकै क्षेत्रमा बाढी र पहिरोको समस्या रहेको बताएका थिए गोष्ठीमा सहभागीहरूले दिएका सुझावहरू ले रङ्गुन खोला जलाधार क्षेत्रको प्रोफाइल निर्माण गर्न ठूलो सहयोग पुग्ने परियोजनाका क्षेत्रीय निर्देशक भट्टराईले बताएका छन् परियोजनाले जिल्लास्थित सरोकारवालाहरूसँगको परामर्श गरेको र अब परियोजना सञ्चालन भइरहेकै क्षेत्रकै नागरिकहरूसँग गाउँमै गएर परामर्श गर्ने पनि उनले जानकारी दिएका छन् रङ्गुन परियोजनाको प्रोफाइल केही महिनाभित्रै तयार हुने भट्टराईले जानकारी दिएका छन् कैलालीको सुदूरपूर्वी क्षेत्रका किसान चैत धान रोपाई गरिरहेका छन् वर्षातको समयमा खेत डुबान हुने हुँदा अहिले उक्त क्षेत्रका किसानहरू चैते धान रोपिरहेका हुन् वर्षेनी खेत डुबानको चपेटामा परि क्षति बेहोर्नु पर्दा घर खर्चको लागि चैते धान खेती गर्ने गरेको किसानले बताएका छन् वर्षभरि खाने अन्नको लागि नै उनीहरू बाध्यात्मक रूपमा भए पनि चैते धान रोपिरहेका हुन्छन् उनीहरू चैतको अन्त्यसम्म रोपाई गरी असार मसान्तसम्म बाली भित्र्याउँछन् भजनी नगरपालिका गडचौराका अधिकांश कृषकहरू चैते धान रोपिरहेका छन् वर्षातको समयमा बाढीले बर्खे धान उत्पादन नै हुँदैन भए पनि न्यून त्यसैले घर खर्चको जोहोको लागि लगाउनुपर्ने बाध्यता रहेको कृषकको भनाइ छ यता जिल्ला कृषि विकास कार्यालय कैलालीको सहयोगमा यस वर्ष चैते धान खेती दुई सय बासठी हेक्टर क्षेत्रफलमा विस्तार भएको छ अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो अपरान्न चार बजीतिर कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् कृष्णपुर नगरपालिका दुई बाणी दुई नम्बर चौराहामा से तिन प त्रिसठी तेइस नम्बरको मोटरसाइकलले पैदल यात्री जिल्लाकै देखतबुली नौ बस्ने वर्ष पचासका नरभान दमाईलाई ठक्कर दिएको हो ठक्करबाट गम्भीर घाइते भएका दमाईलाई उपचारका लागि अत्तरस्थित पद्मा अस्पतालमा लगिएको छ मोटरसाइकल र चालक देखतबुली आठका वर्ष तीसका राजेन्द्र सिंह धामीलाई प्रहरले नियन्त्रणमा लिएको छ चालक धामी पनि सामान्य घाइते भएको जनाइएको छ यस्तै अपरान्न साढे चार बजीतिर